अनि हार्दिक स्वागत छ कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको एउटा नवीनतम श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षमा राजसँगै तपाईँकै लोकसङ्गीतको सहयात्री म मगर अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कार के सुनिराख्नु भएको छ कार्यक्रम लोकझङ्कार के बसाइमा हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ र आजको यो बसाइमा तपाईँले नै मन पराउनु भएका तपाईँले नै रुचाउनु भएका लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिने जमर्को गरिराखेका छौँ हामी हरेक दिन उपस्थित हुने गर्छौँ बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजेसम्म उपस्थित हुन्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेकेहजमा कार्यक्रमको सुरुवातमा एउटा मिठो लगजोरी भाका राख्न चाहन्छु प्रदीप त्रिपाठी र पूजा गुरुङको सोच्छु कहिले कहिले अब क्रममा तपाईँको लागि सोध्छु कहिले कहिले हेरेर सोध्छु कहिले कहिले कस्तो खेती पाउँदै हो जिन्दगीमा मैले दुलैले सकेसम्म राम्रैले दुलैले कहिले कहिले हेरेर सोचु कहिले कहिले मायाले हेर्दैनन् कस्तो त्यति भन्ने हो जिन्दगीमा मैले सोध्छु कहिले कहिले निकै नै रमाइलो लोकदोरी भएका थियो प्रदीप त्रिपाठी र पूजा गुरुङको कार्यक्रमको सुरुवातमा राखिसकेका छौँ कार्यक्रम लोकझङ्कारकी बसाई सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ W W W dot radio Arpan dot com dot NP login गरेर कार्यक्रम लोकझङ्कारकी बसाई लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजेसम्म उपस्थित हुन्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासमा कार्यक्रम लोकझङ्कारको आजको बसाइमा तपाईँले नै मन पराउनु भएका तपाईँले नै रुचाउनु भएका लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ र कार्यक्रमको कार्यक्रममा फेरि पनि एउटा मिठो लोकदोरी भाकालाई जोड्ने बेला भएको छ पूर्णकला विशी र गोकर्ण राणाको सुमधुर आवाजमा रहेको लोकदोरी भाका पिरती सफल होस् यो भाकापछि एकैछिनपछि विश्रामको समय रहनेछ विश्रामपछि फेरि उपस्थित हुने नै छौँ देशमा मानव संविधान एउटा मेरो पिए राति सफल होस् अर्को देशमा बनो संविधान मायालाई दिइन्छु अनि आधा देशैलाई सुम्पिन्छु दुईटा बरमा छु भगवान पहिलो मेरो पिए कति सफरोस् दोस्रो देशमा बनो संविधान पहिलो मेरो पिराती सफरोस् दोस्रो देशमा बनो संविधान सुन्दै हुनुहुन्छ सबैका लागि सधैँका लागि थुप्रो थोप्रो आशीर्वाद छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग फोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोलाइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष घुनरिया रोग भेरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छपन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द बाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty CC 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा Star City 110cc र स्कुटी Pep Plus पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ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 Musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तीन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हंस मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एकसठी छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HMK Chitwan dot com मनोरञ्जन केन्द्र हाम्रो ठाउँमा किन हो मामा हेरेको हेरै हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरो लाग्ने सिलिङ रङरोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall coating cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङरोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फोर फाइट इनाद करिम्या मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न तिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी यो हो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज अर्पण सबैका लागि सधैँका लागि पछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम के व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP गरेर कार्यक्रम लोकसङ्कारको व्यवसायमा आज तपाईँले नै रुचाउनु भएका तपाईँले नै मन पराउनु भएका कार्यक्रम लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ ढिला नगरीको एक क्रमलाई अगाडि बढाउन चाहन्छु एउटा मिठो लोकदोरी भाकाबाट विष्णु माझी अनि खुमन अधिकारीको सुमधुर आवाजमा रहेको लोकदोरी भाका जुनी जुनी रोजिरहनेछु अब क्रममा तपाईँको लागि सोचिरहनेछ खोजिरहनेछ पानी यो मेरो आत्माले तिम्रै माया था विष्णु माझी अनि खुमान अधिकारीको सुमधुर आवाजमा सजिएको लुकदो लुकदोरी भाकालाई हामीले पृष्ठभूमिमा राखिसकेका छौँ यिनै लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिँदा दिँदै आजको कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ यतिन्जेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको डब्लु लगन गरेर विश्वको जनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कारको अवस्थालाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो स्टेटसम्म पुर्याउने प्राविधिक मित्रका लागि राज्यप्रति विशेष विशेष आभार प्रकट भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री मधिवेश मगर मगर पनि एउटा मिठो लोकदोरी भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै बिदा हुन्छु नमस्कार Thank you. गाउँ घर समाजको दर्पण होला रेडियो अर्पण तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हार्ट जोडी तथा दशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मंगलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो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 बाइकहरू विश्वमै सर्वाधिक बिक्री हुने पिकअप र माइलेज राम्रो भएको एक सय पच्चिस र एक सय पचास सिसीको डिस्कभर बाइक एक सय सिसीको प्लाटिना बाइकहरू पाइन्छ साथमा फाइनान्स सुविधा exchange offer genuine spare part तथा दक्ष र अनुभवी मेकानिकद्वारा सर्भिसको सुविधा बजाज कम्पनीको बाइकको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स प्राली खैरनी चार मगनी चोक पर्सा फोन नम्बर शून्य छप्पन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र शून्य बत्तिस चितवन भ्याली प्लटिङ तथा हाउसिङ प्राली अब आकर्षक घडेरीहरूको साथमा रत्नगर आठ पर्सौनी टाढा गाउँ स्थित साढे तिन बिगामा रहेको प्लटहरू रु तिन लाखदेखि बिस सम्ममा उपलब्ध छ सोही प्लटमा आरसिसी ढलान सहित चार कोठाको घर पनि बिक्रीमा रहेको जानकारी गराइन्छ विकासका पूर्वाधारहरू खाने पानी विद्युत ढल छ मिटर सेतो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 खाली नजाने गरी रु पाँच हजारदेखि रु एक लाखसम्म नगद उपहारको व्यवस्था छ सम्पर्क हिरोको आधिकारिक विक्रेता मार्सल इम्पोरियम मगनी चोक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासय मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासय टाढी सोरुम रत्नगर दुई मेन रोड टाढी बजार फोन नम्बर शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासय स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो अब मात्र मार्सल इम्पोरियममा याहु मेरो त आइएल्समा सेभेन आयो मेरो त एट पोइन्ट फाइभ आयो मेरो त नाइन आइल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ तीन तीनवटा किताब निकालिसक्नुभएका दशौं वर्ष आयल्स अध्यापनको अनुभव प्राप्त टिचर तेज कुमार दवाडीले यति फ्रेन्डली तरिकाले पढाउनुहुन्छ कि जो कोहीले पनि आयल्स जिआरीमा राम्रो नतिजा ल्याउन सफल हुन्छन् अर्को सेक्रेट कुरा थाहा छ तेज कुमार दवाडी सर त द नेक्स्टमा मात्रै भेटिनुहुन्छ नि you can explore him on Google search and YouTube We have IELTS, SAT, GRE, phonics class and intensive English language classes for all professionals. Also remember for interview preparation classes only at The Next Education Consultancy. The Next Education Consultancy Private Limited, Lion Sook Narayangarh, phone 056 571 091 571 091. अब तपाईँ हाम्रै बजार बकुलहरमा सुविधा सम्पन्न केयन प्लाजा केयन प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि shoe centre fancy electronics cosmetic dry cleaners cycle store hotel boutique kurta sari gift item puja सामग्री ladies tailor baby cycle walker झोलुङ्गो लगायत अन्य पसलहरू केयन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ सुरक्षाको राम्रो प्रबन्ध पर्याप्त पार्किङ खाने पानी दस फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न केएन प्लाजा रत्नगर आठ बकुलहर प्रोपाइटर राज श्रेष्ठ मोबाइल अन्ठानब्बे चार पचास असी पाँच बहत्तर अन्ठानब्बे चार पचास उना दुई सय असी साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ अर्पण टाइम चेन्ज अहिले बिहानको एघार बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्नगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह किल्ने जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्जोनी तथा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाघ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एकमात्र मात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा बजार चार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासे मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासे टाढी सोरुम रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा मनोरञ्जनका लागि सुन हजुर रेडियो यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ KTC multi learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिन द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस The next education consultancy. आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सोप Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one Arpan सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सञ्चिता हमाल अब खबर विस्तारमा सिन्धुपाल्चोकको बाह्र बेसीमा पहिरो जाँदा भोटेको नदी थुनिएको छ बिहान साढे तीन बजे पहिरो गएपछि बाह्र बेसी नजिकै सिन नदी थुनिएको हो सिन्धुपाल्चोकको बाह्र बेसी भन्दा केही तलको जुरे भन्ने ठाउँमा रामसेको ढिस्को खसेर नदी थुनिएको स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिएका छन् नदी थुनिएर ठूलो ताल बनेको छ पहिरोले रामसे गाविसका केही घर पनि बगाएको छ यसैबीच पहिरोले थुनिएको सिको पानीका कारण हुन सक्ने सम्भावित दुर्घटनाबाट बस्नका लागि सुनकोशी नदी किनारमा बसोबास गर्ने नागरिकलाई स्थानीय प्रशासनले सचेत गराएको छ काभ्रे प्लाञ्चोक उदयपुर ओखलढुङ्गा सिन्धौली रामेसापका जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले सुनकोशी नदी आसपासका बासिन्दालाई सचेत रहन आग्रह गरेका हुन् सिन्धुपाल्चोक जिल्लाको बाह्र विस्तीमा जोडिएको रामसे पाँच स्थित जोरीमा खसेको डिस्कोले थुनिएर भोटेकोशीमा चमेको पानीका कारण आउन सक्ने बाढ़ीबाट बस्नका लागि जिल्ला प्रशासन र प्रहरीले जिल्लाका सर्वसाधारणलाई सचेत गराएको हो घटनाको जानकारी आए लगत्तै काप्रे प्लान्चोक उदयपुर ओखलढुङ्गा सिन्धुली रामेछाप र खोटाङ जिल्ला प्रशासन र प्रहरीले आज बिहान सार्वजनिक सूचना जारी गरी सुनकोशी आसपासका सर्वसाधारणलाई डाँडा वा उच्च स्थानमा सरेर बस्न अनुरोध गरेको छ पहिरोले थुनिएर ताल बनेर जमेको पानी बाढ़ीका रूपमा आएर बगाउने सम्भावना बढ़ेकाले सर्वसाधारणलाई नदीको किनारभन्दा माथि निस्केर सुरक्षित स्थानमा सर्न आग्रह गरिएको खोटाङका सहायक प्रमुख जिल्लाधिकारी अर्जुन राईले बताउनुभयो प्रधानमन्त्री सुशील कोइरलाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आउन लाग्नुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको छ भोलि बिहान उहाँ नेपाल आइपुग्नु हुनेछ उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्रीको राली स्वागत गर्ने कार्यक्रम रहेको छ परराष्ट्र मन्त्रालयका अनुसार अति विशिष्ट कक्षमा प्रधानमन्त्री मोदीको सम्मानमा उन्नाइस तोपको सलामी समेत दिइनेछ भोलि नै परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट गर्नुहुनेछ भोलि दिउँसो दुवै देशका प्रधानमन्त्रीहरूबीच प्रधानमन्त्रीकाले सिंहदरबारमा भेटघाट र त्यसपछि दुई मुलुकका प्रतिनिधि मण्डल बीच प्रधानमन्त्री तहमा नेपाल भारत सम्बन्धका विविध पक्षमा वार्ता हुनेछ त्यसपछि मोदीले सभामुख सुभाष चन्द्र नेवाङसँग भेट गर्नुहुनेछ भेटपछि भारतीय प्रधानमन्त्री मोदीले व्यवस्थापिका संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ भोलि बेलुका नै भारतीय प्रधानमन्त्रीको सम्मानमा प्रधानमन्त्रीको राले रात्रिभोजको आयोजना गर्नुहुनेछ भ्रमणको दोस्रो दिन सोमबार बिहान उहाँले पशुपतिनाथको दर्शन र पूजा अर्चना गर्ने कार्यक्रम छ सप्तरीमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ कुसुहा छ पूर्व पश्चिम राजमार्गमा जीपको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडि सुबार एक गम्भीर घाइते भएका छन् पूर्वतर्फ चाँदै गएको एक छ पाँच सात एक एक नम्बरको जीपले विपरीत दिशातर्फ चाँदै गरेको छ तीन प तीन तीन नौ शून्य नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो जीपको ठक्करबाट गम्भीर घाइते भएका दुई मध्ये सिराहा गाडा नौका पैंतिस वर्षीय रामकुमार यादवको उपचारको क्रममा मृत्यु भएको छ अर्का लहान आठका पच्चीस वर्षका जीवन भण्डारीको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले सुनाएको छ जीप्र चालक सुनसरी बकलौरी एकका चालिस वर्षका पदम प्रसाद भण्डारीलाई इलाका प्रहरी कार्य कडर बोनाले नियन्त्रणमा लिएको छ युद्ध विरामको दुई घण्टाभित्रै युद्ध विराम भंग गरी गाँझमाथि हमला शुरू गरेको इजरायली सेनाको आक्रमणमा पनि सत्तरी जना प्यालेस्टाइनीको मृत्यु भएको छ इजरायलले गरेको भारी गोलाबारी गाजा क्षेत्रका थुप्रै सर्वसाधारणको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् संयुक्त राष्ट्रसंघ संघ अमेरिकाको प्रयासमा बहत्तर घण्टाका लागि भएको भनिएको युद्धविराम इजरायलले दुई घण्टामै तोडेको बताइएको छ युद्धविराम भंग गरी पुनः युद्ध शुरू भएपछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले पुनः युद्ध विरामको वातावरण सृजना गर्नुपर्ने बताएका छन् उनले युद्ध विरामका लागि गहिरो छलफल गर्न आवश्यक रहेको औलाएका छन् र थाइल्याण्डको ब्याङ्ककमा पर्सीदेखि शुरू हुने उनातिसौं थाइकिङ विश्व आमन्त्रित सेपाक ताक्रो प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज त्यसतर्फ जाँदैछ प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीमा खेलाड़ीहरू अनिल गुरूङ अमन पोडे एलन गुरूङ र अनिल जर्गा मगर रहेका छनृ टीम प्रशिक्षकमा रामबहादुर थापा छेत्री र व्यवस्थापकमा नेत्र प्रसाद गुरूङ रहेका छन् सहभागी हुन चाहने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले हिजो विधाई गर्नु भएको थियो नेपाली खेलाड़ीहरूले रेगुलर डबल इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् हवस् त बिहान एघार बजेको अर्पण खबर सकियो सुजिता हमाल विदा भए नमस्कार यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टी एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टी एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक